मागले जलाउँछ मलाई तिम्रो सम्झनाले सताउँछ हर पल हर छिन हर दिन हरेक यस्तो गाह्रो बित्ने हो कि मेरो जोवन तिम्रै नाम जप्दै हत्केलामा तिम्रो नाम लेख्दै अनि मेटिँदै तिम्रो या हातले जलाउँछ देऊ न तिमी पनि कहिले काहीँ त मेरा मनका भाकानी यो आँखाको इसारा बुझेर नि नबुझे झै गरेको कि के हो मेरो प्रेमको परीक्षा लिएको कि कसो तिम्रो या हातले चलाउँछ मलाई तिम्रो सम्झ ढाले सताउँछ मलाई हर दिन हर एक राहत हर हर पल हर क्षण हर दिन हर एक राहत हर हर पल हर क्षण हर दिन راحتك